धर्म हो कुनै पनि मन्दिरमा हामीले दर्शन गर्न भन्दा पनि हामी जस्ता अपाङ्गहरूलाई तपाईँहरूले अलिकति सहयोग गरिदिनु भयो भने त्यो मात्र महानता हुनेछ यदि मलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई सहयोग गर्न चाहनुहुन्छ भने मेरो नम्बर अन्ठानब्बे चार पचहत्तर सैँतालिस पाँच सय अस्सी म नम्बर फेरि भन्न चाहे अन्ठानब्बे चार पचहत्तर सैँतालिस पाँच सय अस्सी पैँतालिस पाँच सय अस्सी होइन हुन्छ अब पनि त्यस नम्बरमा सम्पर्क राखेर तपाईँलाई सहयोग गर्नुहुनेछ जीवनजी तपाईँ त रेडियो कर्मी पनि हो के अरे कार्यक्रम सञ्चालन गर्नुहुन्छ कुन रेडियो रे यो चाहिँ सामुदायिक रेडियो मेरो प्रोग्राम आउने गर्छ शुक्रबार दिउँसो सवा तिन बजेदेखि चार बजीसम्म र शनिबार सवा तिन बजेदेखि चार बजीसम्म प्रोग्राम माइन्ड रनिङ र त्यसै गरी फर्म टाइम आउने गर्छ तपाईँको र मेरो सम्पर्क भएको झन्डै एक वर्ष जति भइसक्यो तपाईँले धेरै पटक यसै वर्ष एसएलसीको तयारी छ यसै वर्ष प्रेमिकाले धोका र अर्को टेन्सन छ भन्दै हुनुहुन्थ्यो जो पालपाकी प्रेमिका भन्दै हुनुहुन्थ्यो के साँच्ची नै हो सर एकदमै दुःख लाग्दो नै अवस्था थियो त्यति बेला र मेरो कक्षामा पढ्दाखेरि भेट भएको थियो उनी बाह्र विषयमा पढ्थ्यौँ हाम्रो चाहिँ एउटा पाल्पाको रेडियोबाट साथी बनाउने कार्यक्रम आउँछ त्यसबाट हाम्रो चाहिँ सम्पर्क भएको थियो र त्यसपछि उनी चाहिँ मेरो साथी बनिन् अनि त्यसरी हाम्रो चाहिँ सम्पर्क हुँदै गयो र एकचोटि म उनलाई भेट्नका लागि प्रवास गएँ उनकै निमन्त्रणामा त्यहाँ गइसकेपछि हामी भेट्यौँ अनि उनले मलाई प्रपोज गरिन् म तपाईँलाई मनपर्छ हामी भविष्यमा के गर्न पर्छ भन्ने प्रस्ताव गरिसकेपछि म त एउटा दृष्टिबिन यो भविष्यको ठिगान छैन म कुन मार्गमा गएर कसरी ठोक्किन्छु कसरी छाडिन्छु र कसरी लुटिन्छु यस्तो मान्छेलाई तपाईँ जस्तो मभन्दा धेरै माथिल्लो स्तरमा पढेर किन मलाई प्रपोज गरेको भन्दाखेरि उसलाई एकदमै रोइन अनि त्यसपछि मैले त्यो उनको प्रपोज मैले चाहिँ स्वीकारेको सर सिरै लाउने सिर फुल नाखै लाउने फुली नाखै लाउने फुली मैले जस्तै सम्झिछौ कि बसेकी छौ भुली बसेकी छौ भुली बसेकी छौ भुली कति मिठो माया आवाजको फिदा भएर होला सायद त्यति बेला तर प्रत्यक्ष देखभेटमा चाहिँ मन परेन कि पछि के भयो प्रत्यक्ष देखभेटमा मैले भने उनको निमन्त्रणामा म प्रवास गएँ अनि त्यसपछि प्रवास गइसकेपछि उनी त्यति बेला टुवेल्भ क्लासमा पढ्थिन् अनि उनले मलाई भेट्न पनि आए अनि हामी भेटिसकेपछि त्यो प्रवासको माथिल्लो डाँडामा गयौँ अनि त्यहाँ हेर्दाखेरि त्यहाँ देख्दाखेरि उनले नै मलाई प्रपोज गरिन् अनि मैले आफू अपाङ्ग भएको आफ्ना समस्याहरू उनी जिउ मैले दर्शाएँ अपाङ्गहरू लेखेको कुराहरू भोग्नुपर्छ र भोगिरहनुपर्छ आफ्नै भविष्य र जिन्दगीको कुनै पनि ग्यारेन्टी नभएको पनि बताएँ अनि उनी म चाहिँ भने म तिमीलाई प्रेम गर्न सक्दिनँ सरी हामी साथी बन्न सक्छौँ तर भविष्यमा लाइफ पार्टनर बन्न सक्दैनौँ भनेर मैले भनेँ उनी एकदमै नराम्रोसँग रोइन् अनि त्यसपछि म त्यो प्रपोज स्वीकारेँ अनि त्यसपछि साथी बनेको हामी भनेपछि पहिलो भेटको सम्झना ताजै छ हजुर एकदमै सर जीवनजी तपाईँले ती प्रेमिका जसले तपाईँलाई धोका दिइन् उनलाई के भन्न चाहनुहुन्छ म के भन्न चाहन्छु भन्दाखेरि सबभन्दा पहिला तपाईँ स्कुल लेभलमा हुनुहुन्छ भने तपाईँहरू कसैले कसैलाई माया नगर्नुहोस् जति आसपास छन् देखाए पनि मेरो तपाईँ नलाग्नुहोस् नत्र भने जीवन डामाडोल हुन सक्छ साथी म पनि हुन त दस कक्षामा गइसकेपछि उनले मलाई छोडिन् मैले किन छोडेको कारण सोद्धा पनि उनले मलाई भने नि है मैले बरु एकदमै जस्तै एउटा किरेको पुरुष हुन्छ त्यसरी म उनीसँग माफी मागेँ है तर पनि उनले मलाई कुनै पनि कारण खोलेनन् मलाई किन छोरा छोडेको र किन ढोकियो धोका दिएको भन्दा पनि उनले मलाई केही पनि भनेनन् कार्यक्रम सुन्दैछौँ होइन मैले भन्न खोजेको जुन तपाईँले एसएलसी उत्तीर्ण गर्नुभयो उनको वियोगको पीडामा पनि के भन्न चाहनुहुन्छ भन्न खोजेको पनि है मलाई एकदमै नरमाइलो लाग्छ मैले किन त्यस्तो गरेँ होला त्यही हो पिकनिक प्रोग्राम सुन्दैछ भने मलाई त धोका दियो है एउटा नदेख्ने भन्ने सायद छोडेको हुनसक्छ तर जिन्दगीमा मलाई त चिन्यौ मेरो बाहिर रूपलाई त चिन्यौ तर म भित्र खासमा के छ भन्ने कुरालाई चाहिँ किन चिन्न सकेनौ भन्ने जस्तो लाग्छ गरिबले गर्ने माया सस्तो हुन्छ र धनीले गर्ने माया कस्तो हुन्छ र गरिबले गर्ने माया सस्तो हुन्छ र धनीले गर्ने माया कस्तो हुन्छ र उस्तै हो मोटु उस्तै हो धड्कन उस्तै हो आँसुको रङ्ग उस्तै हो मुटु उस्तै हो धडकन उस्तै हो आँसुको रङ्ग माया गर्न मिल्दैन र मैले तिमीसँग माया गर्न मिल्दैन र मैले तिमीसँग जे त्यो बिछोडको पीडामा थोरै भए पनि एसएलसी परीक्षाको नतिजाले मलमपट्टि त लगाइदियो नि होइन हजुर एकदमै लगाएको छ मलमपट्टि एकदमै लगाएको छ यो एसएलसीले तर पनि म स्कुल लेभलमा पढ्दाखेरि यो दस क्लासमा पढ्दाखेरि उनले छोडी गइसकेपछि मलाई एकदमै नरमाइलो लाग्यो म केही दिनसम्म त स्कुल पनि गएन क्लास पनि गरेन अनि त्यसै गरी मलाई सरहरू एकदमै सम्झाउनु भयो साथीहरूले पनि एकदमै सम्झाउनु भयो म बिरामी पनि भएको थिएँ त्यो अवस्थामा एफएममा जाँदै थिएँ अनि त्यसै गरी प्रेमिकाले छोडेपछि कस्तो हुन्छ भन्ने जो जसलाई छोड्नु भएको छ त्यो सबै साथीहरूलाई थाहा छ होला म त्यति बेला गाडीले पनि हान्यो म रोडमा हिँड्दैछु या बाटोमा हिँड्दैछु मलाई केही पनि थाहा थिएन तर यसरी माया गरेर नछोड्न पर्ने हो सानो तिमीले नसोच्दा कति नसोच्दा प्रति समर्पित केही मुक्तकहरू पनि लेखेका छु भन्दै हुनुहुन्थ्यो सुनाउन मिल्छ ल सुनाउनुहोस् प्यार गर्न पर्छ भनेर अनि रखबार गर्न पर्छ भनेर प्यार गर्न पर्छ भनेर अनि रखबार गर्न पर्छ भनेर प्यार गर्न पर्छ भनेर अनि रखबार गर्न पर्छ भनेर उसले मलाई छोड्नुको कारण चाहिँ नयाँ प्रेमले मेरो जोरी भरे उसले रखबार गर्न पर्छ भनेर मेरो जोरी भरे उसले रखबार गर्न पर्छ भनेर अनि अर्को पनि छ होइन हजुर सर अर्को पनि छ आँखाका आँसुहरू निखारेर जान्छन् आँखाका आँसुहरू निखारेर जान्छन् केही बन्नका लागि गरिन्छ बिगारेर जान्छन् आउँछन् र जिन्दगीमा सकाउँछन् आफैलाई तर त्यही आँखामा भएको आँसु पनि निखारेर जान्छन् तर त्यही आँखामा भएको आँसु पनि छाडेर कुनै दिन म राज अनि तिमी रानी भएकी थियो कुनै दिन म राज अनि विद्वानी भएकी थियो त्यो छोटो समयको लागि पनि मेरो लागि पानी पानी भएकी थियो तर जिन्दगीले आज यसरी एउटा मोडमा लग्यो तिमी मेरो मनबाट हटेर मेरो लागि कहानी भएको थियो तिमी मेरो मनबाट हटेर मेरै लागि कहानी भएको जीवनजी यो एसएलसी पास भएको यो खुसी उहाँलाई बाँड्न चाहनुहुन्थ्यो होला तर दुर्भाग्य उहाँ सम्पर्कमा हुनुहुन्न होला है मसँग भइदिएको भए यो पनि हुन्थ्यो होला र त्यो खुसी उनलाई पार्थ्यो होला उनी भएको भए तर पनि केही छैन है अनि मबाट जहाँ गए तापनि मलाई यो अवस्थामा मलाई माया नगरे तापनि मलाई यही भन्न चाहन्छु तिमी जहाँ छौ जुन अवस्थामा छौ म तिमीलाई मिस सधैँभरि गरिरहनेछु र अहिले पनि गरिरहेको छु तिमीको अब तिमी मसँग नहुँदा पनि म गरेको छु म राम्रो डिभिजनमा पास भएको छु म अनलाइन माध्यमबाट भन्न चाहन्छु जुन आउँछ तिम्रो झको तिरेला झन आउँछ प्याउली फुल्यो न्याउली कराई दुई दिनको मायाले हजुर रुनी गरा दुई दिनको वंश जीवनजी तपाईँको यसै वर्ष दिदी गाडीमा परेर अपाङ्ग हुनुभयो अनि यसै वर्ष दुर्घटनामा परेर तपाईँ पनि अपाङ्ग हुनुभयो दृष्टि पनि माथि फेरि अपाङ्ग होइन यस्तो अवस्थामा पनि तपाईँले एसएलसी पास गर्नुभयो तपाईँको दिदी र तपाईँलाई बधाई दिन चाहन्छौँ र तपाईँले जस्तै सङ्घर्ष गरेर दुःख गरेर अरूसँग चन्दा मागेर एसएलसी पास गरेर अझ उच्च शिक्षा गर्न प्रेरणा जागोस् अरूलाई पनि भन्ने आग्रह सहित अहिले छुट्टिन चाहन्छु अन्त्यमा के भन्न चाहनुहुन्छ भने भन्नुहोस् सबैको आवाजमा धेरै कार्यहरू धन्यवाद ट्रान्सपोर्ट व्यवस्थाको समस्या तपाईँले विभिन्न रेडियो सेटहरूबाट बुलन्द गर्ने अवसर सबैले पाउनुहुन्छ एउटा तपाईँ नै माध्यम हुनुभएको छ हामी जस्ता एउटा दुखीहरूलाई अगाडि बढाउनको लागि यसमा तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सहयोगी मनहरू कहिले पनि पछि नपर्नुहोला सहयोग गर्न भनेर भन्न चाहन्छु हुन्छ जीवनजी तपाईँ जस्ता रेडियो कर्मी पनि हाम्रा प्रिय श्रोता बनिदिनुहुन्छ हामीलाई खुसी लाग्छ त्यस कपिल वस्तुबाट धेरै फोनहरू पनि आउने गर्छन् कपिल वस्तुमा धेरैले सुन्नु रहेछ एकदमै हो तपाईँको प्रोग्रामको हामी पनि स्कुलमा कहिलेकाहीँ रेडियोले राम्रोसँग काम नगरेको अवस्था हुन्छ त्यो अवस्थामा पनि हामी थपमाथि गरेर हुन्छ कि कसरी गरेर हुन्छ रेडियोमा ठुलो खालको तपाईँको तार हालेर हामी यो प्रोग्रामलाई छुटाउँदैनौँ बरु तपाईँको प्रोग्राम आउने टाइममा हाम्रो होस्टेलमा बस्छौँ त्यो अवस्थामा खाना खाने टाइम हुन्छ अनि त्यो अवस्थामा पनि हामी थोरै खाना खाएर भए पनि यो प्रोग्राम हामी सक्छौँ त्यति बेला हुन्छ तपाईँ सहित तपाईँका होस्टेलका मित्रहरू लगायत सम्पूर्ण कपिल वस्तुवासीलाई धेरै धेरै आभार प्रकट गर्न चाहन्छौँ जसले ओजेल खबर सुनेर यहाँसम्म ल्याइदिनु भयो यस कार्यक्रमलाई हुन्छ त जीवनजी तपाईँको यो बिचल्लीको खबर सुनेर धेरैले सहयोग गरून् र तपाईँकै दिदी र तपाईँले उच्च शिक्षा हासिल गर्नुहोस् भन्ने शुभकामना सहित अहिले म छुट्टिन चाहे है त महाकवि बनेर चम्किए यति जान्न मन छ साँच्चै ठुलो के रहेछ यति जान्न मन छ मैले पढेको शास्त्रले थिए महाकवि बनेर चम्किए यति जान्न मन छ साँच्चै ठुलो के रहेछ यति जान्न मन छ मैले पढेको शास्त्रले त विद्या ठुलो भन्छ मैले पढेको शास्त्रले विद्या ठुलो अब विदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना मार्फत हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ हवस्त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने कृष्ण श्री शर्मालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते